तपाईँले त ओजेल खबर सुनिरहनुहुन्छ दुःख पीडाहरू त सुनिरहनु भएको छ मन त सम्हाल्नु पर्छ नि त निमेक मजदुरी गरेर पाल्नु भएको छ हजुर नानी बाबुलाई मेला तातो गएर मैले आफूले चाहिँ पेट खाएर भए पनि पारेको छु तर म भोलि भोलि पेट खान छ छैन के छैन म सम्झासम्म पुगिनँ बहिनीको घरमा जाँदा है म उहाँको घरमा गएर म जन्न खाना खाएकी छु है तर अरूमा गएर म जन्न खान पनि पाएकी छैन खाएकी पनि छैन कङ्गास कसलाई चिन्नुहुन्छ तपाईँले पुरिमा मौलर बहिनी भन्नेलाई मैले एकदम राम्रोसँग दिन्छु त्यो बहिनीले मलाई धेरै दिने भनेर मेरो पीडा सारा पनि एकदम रुने हो मलाई धेरै माया गर्ने मेरो मुटुको कुरा ठिकै छन् तिमी बहिनी तिमी बहिनीलाई म जिन्दगी बोल्न पनि सक्दिनँ र पनि सक्दिनँ त्यही त पूर्णिमा बहिनीले मलाई फोन गर्नुभएको थियो पीडित दिदी आउनु भएको छ आइदिनुहोस् न भन्नुहुन्थ्यो म बाहिर थिएँ तङ्गासदेखि तपाईँलाई मैले भेट्न सकिनँ धेरै पटक उहाँ बहिनीले भन्नुभएको थियो र धेरैजनाले पाल्पाबाट पनि भन्नुभयो यो पीडित महिलालाई उद्धार हुन्थ्यो कि केही तपाईँले उनको जीवन कथा चाहिँ राखिदिनु पर्यो भन्नुभएको थियो र आज मैले समय मिलाउँदैछु कसैबाट सहयोग भए मेरा छोराछोरीलाई पाल्न सक्थेँ कि भन्ने हो तपाईँको हजुर एकदम हो दाजु यो सहयोग मलाई जसले भनिन्छ नि उहाँलाई यति हुन्छ र यति मेरो आशीले पनि उहाँलाई यस्तो धन्यवाद दिन्छ मेरो आत्माले भित्रैदेखि मलाई धन्यवाद दिन्छ म जस्तो यो दुई तर अरू कोही नहुनु होला दाजु है अनि दाजु हजुर अनि मेरो बाह्र वर्षको छोरो थियो है बाह्र वर्षको छोरालाई अहिले चार पाँच दिन भयो फाँसी लगाएर मारिदिए अहिले एउटा मेरो नानु मात्रै छ है कसले मारिदियो रे फाँसी लगाएर मारिदिए एउटा मेरो नानु मात्रै छ मलाई पनि माने धम्की दिएको देखिन्छ है एउटा बुटलको भन्थ्यो है साथी भनेर एकदम माया गर्थे है त्यसले त्यसरी मारिदिन्छ तर ममा धेरै दोषी छु मेरो छोरो पनि छैन मेरो आफ्नो भन्नु कोही छैन दाजु

तर मलाई काटेर बगैतिर भयो तर म अस्ति भर्खर मिसनबाट म आएको थियो मलाई काटेन मैले हिजो त एकदमै थाहा पाएन यस्तो तिम्रो जस्तो मेरो हेरा छैन गोडचरी तिम्रो जस्तो मेरो हेरा छैन गोडचरी रुँदै रुँदै बाँच्नु पर्ने भयो जीवन भरि रुँदै रुँदै बाँच्नु पर्ने भयो जीवन भरि पानी आउँदा उता लाग्ने छानो पानी छैन पानी आउँदा उता लाग्ने छानो पानी छैन भोकलाट छाक टार्ने मानो पनि छैन चरी हाम्रो पालो आउँदैछ नरो नरो झुरेली चरी हाम्रो पालो आउँदैछ दैव पापी कहाँ जान्छ जान्छ दुखियाको दुःखलाई सोनेर दैव पापी कहाँ जान्छ जान्छ वर्षको छोरालाई किन त्यसरी चाहिँ नि झुन्डाएर मारिन् त ती महिलाले पुरुषहरूलाई सम्पर्क गर्नलाई अनि म मानेकी थिइनँ नमानेको कारणले मलाई भित्र जबरजस्ती घुटालेर मलाई लिएर गएर बाबुलाई मुसँग ल्याउनेर मारेको तपाईँलाई कतिजनाले सामूहिक बलात्कार गरे अनि तपाईँ बिहोस हुनुभयो अनि छोरालाई त्यसरी झुन्डाएर मारे भन्ने कति बेला थाहा पाउनुभयो तपाईँले अनि कहाँ भेटाउनु भयो छोराको सब म भेटाउनु सकिनँ म त पाएकै छैन मारेकै हो रे तर म त पाएकै छैन म हेर्दै नि त ती महिलासँग सम्पर्क कसरी भयो तपाईँको पहिला मैले साथी बनाएर अनि त्यसरी नै पुरुषहरू पहिला पहिला लिएर आउँथिन् कि आउँदैनथिन् तिनले मलाई म त मैले भने सबनको डेटो पाएकी छु म बिहे गर्दैछु भनेर मलाई ठकाएकी थिएँ म जान मानिन अनि पूर्णिमा बहिनीलाई पनि गाली गरिन्छ पूर्णिमालाई सोध्नु है विश्वास लाग्नु भने पूर्णिमा बहिनीलाई पनि छ यसो उसो भनेर के के भयो नि धम्किदिन्छ अनि पूर्णिमा बहिनी त्यस्तो महिलाले महिलालाई त्यस्तो गर्न गर्ने हो त्यस्तो गरे काम राम्रो हुँदैन पूर्णिमालाई हेरेर भनेको होइन कहिले र मैले बेचाउँ र आधी आधी पैसा बाँडेन भनेर भनेको होइन अनि बुढी माने त्यस्तो काम हुन सक्दैन महिलाले पनि महिलालाई त्यस्तो गर्छन् भनेर बुढीमा बहिनी भनेको होइन मैले पछि त पाएँ होइन अनि ती महिला विरुद्ध उजुरी बाजुरी गर्न जानु भएको छैन यति डरलाग्दो कुरा किन लुकाएर राख्नु भएको छ मेरो बारेमा बुढीमा बहिनीलाई सबै कुरा तपाईँ माथि जुन यति डरलाग्दो घटना घटिरहेछ ती तपाईँलाई सामूहिक बलात्कार गर्न लगाउने पुरुष ल्याएर अनि छोरा पनि बेपत्ता बनाउने महिलाको पहिचान छ नि तपाईँ चाहिँ बताउन सक्नुहुन्छ नि होइन कुनै अधिकार कर्मीहरूले त्यस विरुद्ध उजुरी दिए भने तपाईँ अगाडि सरेर त्यो कुरा भन्न सक्नुहुन्छ अनि छोरी चाहिँ अहिले कहाँ गइछन् कहाँ गइन् मोटर बाटो भन्दा कति टाढा पर्छ तपाईँको घर त्यस्तो ठाउँमा कसरी चाहिँ मानिसहरू आउँछन् त अब त्यो त कसरी आउँछन् दाजु त मलाई केही थाहा भएन कसरी आउँछन् के गरी आउँछन् भनेर भनेपछि तपाईँ असुरक्षित हुनुहुन्छ त्यो एक्लो घरमा होइन त हजुर पहिला श्रीमानले पनि बलात्कारै गर्न लगाएहरूलाई अहिले अरूले त झन् ताक्ने नै भयो होइन त हजुर अनि अस्मी बहिनी हजुर यदि तपाईँ कसैको घरमा बसेर काम गर्न सक्नुहुन्छ भने मैले त्यो ठाउँ मिलाइदिन सक्छु तपाईँ जान सक्नुहुन्छ म सक्छु दाजु बरु ढुङ्गा गिटी परेर भए पनि हिँडै हो भने दाजु म बाँच्न सक्दिनँ है मेरो आफ्नो पढ्नु कोही छैन तर एउटा मेरो पुरीमा बहिनी छन् है पुरीमा बहिनी पनि मलाई धेरै माया गर्छिन् है मुना दिदीले पनि धेरै माया गर्नुहुन्छ मधुले पनि धेरै माया गर्नु छ उहाँले तिमीहरूलाई म जिन्दगी बोल्न सक्दिनँ उहाँहरूले मलाई यसै गरी माया गर्नु होला र मलाई यो सुन्ने यो हजुरका खबर सुन्ने दिदीहरूले पनि धेरै माया गर्नु होला मैले त अरू के दिन सक्दिनँ र बोलेर माया दिन सक्छु तर फेरि दाजुभाइहरूले खल नगरिदिनु होला भन्न चाहन्छु दाजु हिजोको दिन मलाई दाई म तपाईँलाई आफ्नो दाजु बनाउन चाहन्छु भनेर मलाई म्यासेज गर्नु भएको थियो हजुर मैले हो दाजु मैले हजुर मलाई अरू कसैलाई होइन मैले हजुरले छ भने मैले आफ्नो दाजु बनाउनु मलाई एकदम इच्छा छ है दाजु त्यही त मैले तपाईँले धेरै पहिलेदेखि रुँदै आफ्नो बिचल्ली सुनाउनुहुन्थ्यो एक्कासी भ्यालेन्टाइन्स डेको दिन मलाई म्यासेज आयो तपाईँको फोनबाट म तपाईँलाई दाजु बनाउन चाहन्छु मलाई बहिनी स्वीकार गर्न सक्नुहुन्छ भने भन्नुभयो मेरो मन छोयो र त्यसपछि मैले त्यसै दिन फोन गरेँ तर तपाईँको फोन लागेन भाइहरू त तपाईँले देख्नु भएन दिदी बहिनी पनि देख्नु भएन बाबुआमा पनि देख्नु भएन तपाईँलाई एउटा माइतीको खाँचो छ बहिनी म तपाईँलाई मेरो बहिनी बनाउन सक्छु र तपाईँको जुन जीवन जिउने सवाल छ त्यसको लागि तपाईँले यदि चाहनुभयो भने कुनै घर परिवार कुनै दाताहरूसँग कुरा गरेर तपाईँलाई त्यहाँ पालन पोषण तपाईँले काम त गर्नुपर्छ त्यो व्यवस्था चाहिँ म मिलाउन सक्छु बहिनी हुन्छ दाजु यति गरिदिनु एकदम धर्म हुनेछ अवश्य पनि बहिनी तपाईँ जस्ता पीडित दिदी बहिनी दाजुभाइहरूको हामीले यस्ता पीडा वेदना उठान गर्दै आएका छौँ र उहाँहरूको उपकार पनि हुँदै आएको छ अनि बहिनी जुन तपाईँले जीवन भोगाई भोग्नुभयो एक वर्षको एउटा दुधे बालिका बाबुआमा गुमाउनु भयो आफ्ना सन्तानहरू सबै गुमाउनु भयो त्यसपछि बाह्र वर्षसम्म माओलीको घरमा बस्नुभयो त्यसो गर्नुभयो आखिर एक प्रकारले बेचिनु भयो तपाईँ होइन त मैले जतिको तिनीहरू कलेजको पाएको छु र दाजु मलाई त महिनाबाट पनि हेर्नु मेरो मलाई महिनाबाट पनि के भन्ने भन्ने भने होइन मैले तेरो घरमा आगो लगाइदिन्छु तँलाई कुकुरले नपाएको दुःख कताउँछु भनेर मलाई भन्ने हेर्नु बहिनी पाल्पामा ओजेल खबर कतिको सुन्ने गर्नुहुन्छ त्यहाँका मानिसहरूले एकदम सुन्नुहुन्छ दाजु एकदम सुन्नुहुन्छ अनि यदि तपाईँलाई सहयोग गर्न चाहनुभयो कसैले भने तपाईँको मोबाइल नम्बर बताइदिनुहोस् न बहिनी मेरो मोबाइल नम्बर अन्ठानब्बे चार छत्तिस हो दाजु फेरि बताइदिनुहोस् अन्ठानब्बे अन्तिममा तपाईँले जुन भोग्नुभयो जीवनमा एक वर्ष कि दुधे बालिका जसले बाबुआमा गुमायो गाडी दुर्घटनामा त्यसपछिका दिनहरू भोग्नुभयो अन्तिममा तपाईँ जस्ता दुखित पीडित दिदी बहिनीहरूलाई के भन्न चाहनुहुन्छ र आफ्नो उद्धारका लागि सबैसँग के आग्रह गर्न चाहनुहुन्छ मैले त म धेरै हो दुखी टुरी छु म एक वर्षको हुँदैन बाबा मम्मी घुमाएर है हाम्रो दाई दिदी घुमाएर आफ्नो जन्म दिएको छोरो पनि घुमाएर म पर्खिएर बिहा भोगेर बाँकी छु दिदी बहिनीहरूले मलाई मेरो यो होटेलका खबर सुन्दै हुनुहुन्छ भने मेरो अन्ठानब्बे विचारतिर त तेत्तिस नौ सय छत्तिसमा फोन गरेर है केही सहयोग गर्न सक्नुहुन्छ भने मलाई यो नम्बरमा कल होला भन्न चाहन्छु है तर मेरो दिदी बहिनी बनाउनु मलाई धेरै इच्छा छ तर दिदी बहिनी बनाउनु हजुरहरूले सक्नुहुन्छ मलाई म अगाडि म दुखी नै हजुरले आफ्नो बहिनीसम्म मान्नुहुन्छ आफ्नो दिदीसम्म मान्नुहुन्छ भने कल गरेर सबै सहयोग गर्न सक्नुहुन्छ भन्न चाहन्छु तपाईँ बहिनी यदि कसैले सहयोग गर्नुभयो भने तपाईँको पक्कै पनि उद्धार हुनेछ र जुन पीडा सुनाउनु भयो एउटा बाबुआमा नभएकी चेलीलाई एउटा माओलीले चाहिँ ऋण तिर्न नसकेर एउटा बाह्र वर्षकी बालिकालाई चालिस वर्ष नआएको मान्छेलाई विवाह गरिदिनु भयो जुन विवाह गरेर पनि उसले चाहिँ अरू पुरुषलाई शारीरिक सम्पर्क गर्न लगायो आफ्नो श्रीमती बनाइसकेको मान्छेलाई बिकाउन खोज्यो त्यस्तो पनि भोग्नु पर्दो रहेछ यस्तो अरू चेलीहरूले भोग्न नपरोस् भन्दै आजलाई तपाईँको यो दर्दनाक जीवन कथा यही बिट चाहन्छु है त बहिनी हस् बहिनी हस् छैन बिदा माग्नु पूर्व उचित सुझाव सल्लाह र प्रतिक्रियाका लागि मेरो सम्पर्क नम्बर अन्ठानब्बे पाँच सत्तरी एकसठी पाँच सय तिस टिप्न नभुल्नुहोस् साथै यस नम्बर मार्फत सूचित गरेर आफ्नो गाउँठाउँको ओजेलका खबर पनि बनाउन सकिन्छ भन्ने कुरा नबिर्सिनुहोस् भन्दै र यतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्राविधिक मित्र तुलसिंह रन पछाईलाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार दिँदा चाहन्छु नमस्ते